नमस्कार श्रोतागण यस च्यानलमा हजुरहरूलाई स्वागत छ गत केही दिन अगाडिदेखि नै राधा पौडेलले लेख्नुभएको डायरी खलङ्गामा हमाला वाचन गर्दै आइरहेको छु उक्त वाचनलाई पृष्ठ दससम्म वाचन गरेर रोकेको थिएँ हजुरहरूले यस कृतिको सुरुवाती भागलाई पनि सुन्न सक्नुहुनेछ प्रिय श्रोताहरू तपाईँहरूलाई मैले प्रस्तुत गरेका विषयवस्तु कस्तो लाग्छ अन्तिमसम्म सुनेर प्रतिक्रिया पनि दिनुहोला यदि मन पर्यो भने यस च्यानललाई सब्सक्राइब र सेयर पनि गरिदिनुहोस् अब आजको विषयवस्तुतर्फ प्रवेश गर्दछु राधा पौडेलले लेख्नुभएको यस कृतिका बाँकी रहेका भागहरूलाई वाचन गर्ने अनुमति दिन्छु अब वाचन सुरु हुन्छ पृष्ठ एघारबाट हाम्रो पुर्ख्यौली घर लमजुङको साइली हो आमाको माइती पनि त्यही हो मेरो बालाई आफ्ना आमाको सम्झनासम्म छैन बा सानै छँदा उहाँहरू भएछ दुई वर्ष जति फुपूले माइती आएर बाको स्याहार गर्नुभयो डेढ वर्ष घर माइती गर्नुभयो त्यसपछि बा केही वर्ष मामा घर बस्नुभयो गोर्खामा मामा घरमा साह्रै दुःख पाउनु भएछ पेटभरि खान नपाउने उल्टै माइजूहरूसँग घैया गोड्न मेला गर्न गइरहनु पर्ने माइजूहरूले त झन् बाले जति पनि खान नपाउनुहुन्थेन अरे बाले मकै भटमास चामल चोरेर लग्ने अनि माइजूहरूसँग बेसीमा गएर पकाएर खाने गर्नुहुन्थ्यो अरे एक दिन घर र दुनियाँबाट दिगदार लाग्यो अरे किन लाग्यो भन्नु भएन जति बेला यी कथा सुने दुनियाँबाट दिगदार लाग्नुको अर्थ नै मैले बुझेन त्यसैले निधि खोजी गरेन जे होस् उहाँ मामा घरबाट भागेर झापा पुग्नु भएछ अहिले बुझ्दा त्यति बेला खाना पाएन काम पनि धेरै गर्नु गर्नुपऱ्यो भनेर भागेको हुनुपर्छ सुरुमा अञ्चलाधीश कार्यालयमा सहयोगीको काम थाल्नुभयो अरे पहिलेदेखि खाने र पकाउने सोख त्यही रहँदा बस्दा भान्से हुनुभएछ पछि उहाँले चितवनको भरतपुर आठ गौरीगञ्जमा बसाइ सुरु गर्नुभयो खेती किसानीमा लाग्नुभयो दुध बेच्न थाल्नुभयो र त्यही दुई हजार तिस सालमा मेरो जन्म भयो मेरो बाआमा दुवैलाई आवाज निकालेर पढे मात्र पढे जस्तो लाग्थ्यो म त्यसैले स्वस्तानी कथा पढे जस्तो ठुल्ठुलो स्वर निकालेर पाठ घोक्थेँ बा नजिकै सानो खाटमा पल्टिएर मुसो मुसो हाँस्दै सुनिरहनुहुन्थ्यो आमा भुइँमा टुक्रुक्क बसेर मैले घोकेको हेरिरहनुहुन्थ्यो हामी पाँच दिदीबहिनी छौँ म कहीँ लिएँ एकजना भाइ छ सबैसँगै पढ्थ्यौँ पढाइको राम्रो माहौल भएकाले बेलुकी खानापछि गाउँका दाजु दिदीहरू हाम्रै घरमा पढ्न आउँथे धेरैजना एकैचोटि थुप्रिँदा हामी कहाँ बस्नलाई नै समस्या हुन्थ्यो कुर्सी टेबल थिएन छुट्टा छुट्टै कोठा पनि थिएन पुरानो भत्काएर भर्खरै बनाएको दुई तले घरमा हामी बस्थ्यौँ तल खडाइले बारेको थियो माथि काठले बारेर खरले छाएको घरमा बिजुली बत्ती थिएन आमाको औषधि सकिएपछि भित्तो सिसी जम्मा पार्थ्यौँ उहाँकै लुङ्गीको छेउ च्यातेर दार बनाउँथ्यौँ त्यसलाई सिसीभित्र छिराएर मट्टी तेल भर्थ्यौँ अनि टुक्की बाल्थ्यौँ त्यही टुक्की वरिपरि किरा झुमिएकै झुमिएर हामी पढाइ गर्थ्यौँ पाठ घोक्दा मेरो जिउ पिङ मचिए जस्तो एक होर हल्लिरहन्थ्यो आमा भन्नुहुन्थ्यो यसलाई त पिङै चाहिँदैन किताब अगाडि राख्दै आफै मचिन थाल्थे बा खिच्का हुन्थ्यो म लाजले भुतुक्क हुन्थेँ एकछिन सम्हालिन्थेँ फेरि जिउले मुखसँग ताल मिलाइहाल्थ्यो म पढाइसकेपछि बापट्टि रहेको त्यही सानो खाटमा घुस्रिन जान्थेँ आमा कोठाको पश्चिमतिर भुइँमा सुत्नुहुन्थ्यो भाइ र बहिनी आमासँगै सुत्थे दिदीहरू अर्कोपट्टि भुइँमा पल्टन्थे म एउटा हात बाको शिरमुनतिर घुसार्थेँ अर्को हातले उहाँको लुलो कानको लुती खेलाउन थाल्थेँ दस पन्ध्र मिनट बासँग कुरा नगरी मलाई निन्द्रा पर्दैन थियो बा मेरो त कापी कलम पनि राम्रो छैन के भयो त बा आँखा चिम्लिएर मेरो कपाल खेलाउँदै भन्नुहुन्थ्यो अँ के भयो अरे मलाई साथीहरूले गिजाउँदैनन् म उहाँको कानको लोती चिमुटी दिन्थेँ उहाँ आत्था भन्दै मेरो कपाल सुस्तरी तान्नुहुन्थ्यो म खितितिति हाँस्थेँ फेरि सोध्थेँ बा हामी कहिले धनी हुने बा उही जुम्लाकै कुरा झिक्नुहुन्थ्यो हामी धनी नै छौँ छोरी जुम्लाका मान्छेभन्दा धेरै धनी छौँ कस्ता छन् जुम्लाका मान्छे म उत्सुक हुन्थेँ बा मिठा भाकामा त्यहाँको दरिद्रता झल्किने संस्मरण सुनाउनुहुन्थ्यो म अफिसको हाकिमसँग जुम्ला जाँदा सात महिना बसेको थिएँ दुई हजार सत्र सालमा त्यो भनेको कहिले हो बा म पक्का सोधिहाल्थेँ कहिले हो कहिले तिमी त जन्मेकै थिएनौ आमा पनि जन्मिनु भएको थिएन आमा पनि जन्मेकी थिएन यो घरमा म डल्ल पर्थेँ मैले बिहे गरेको थिएन भनेकी नि लाटी उहाँ हाँस्दै भन्नुहुन्थ्यो स्वर ठुलो पारेकाले रिस उठेर म कानको लोती दिन्थेँ उहाँ फेरि मेरो कपाल तान्दै भन्नुहुन्थ्यो कुरा सुन्ने हो कि नसुन्ने ल ल सुन्ने म चुप्प लाग्थेँ जुम्लामा सात महिना बस्दा बाली थुप्रै मानिस भएछ कुरा गर्नुभएछ सबै दुखी थिए खाना लाउन धरि नपुग्ने बच्चालाई पढाउने त कहाँ हो कहाँ उहाँले त्यहाँका महिलालाई सबभन्दा दुखी देख्नुभएछ ज्यादै महिला कपडा लगाएका हात पनि फोहोरले पटपट्टि फुटेका बाले एक दिन ती महिलालाई नदीमा भेट्दा रिटा दिनुभएछ हात धुन सुरुमा त उनीहरूले मानेनछन् बाले कर गरेपछि धुन थालेछन् वर्षौँ वर्षदेखि नदएको हात एकै तालमा कहाँ सफा हुन्थ्यो बरु रिटाले गर्दा छालाबाट रगत आउन थाल्यो अरे हातै धुन नसक्ने गरी हरेक रात बालाई दुवै हातले बेट्दै छातीमा भुसुक्क निधाउनु अघि दारुण जुम्लाको दारुण वर्णन सुनेर मेरो बालमन द्रवित हुन्थ्यो आम्मामामा कस्तो होला जुम्ला जुम्लाका कुरा त बाको मुखबाट सुनेकी थिए पोखरामा तिन वर्षीय स्टाफ नर्सको पढाइ थालेपछि बागलुङ पर्वत लगायत अन्य दुर्गम पहाडका वेदना पनि छर्लङ्ग हुँदै गए नर्सिङ पढाइसकेपछि दुई हजार एकाउन्न सालमा म पहिलोचोटि काठमाडौँ आएँ जागिर खोज्न तिन महिना जति बसेर विभिन्न ठाउँमा आवेदन दिएँ भरतपुर अस्पतालमा अस्थायी नर्सको निम्ति मेरो छनौट भयो जागिर सुरु गरेको केही समयमै स्थायी भइहालेँ दुई हजार बाहन्न सालमा फेरि काठमाडौँ आएँ विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ को तिन महिने नर्सिङ तालिममा मेरो आत्मविश्वासको आगोलाई सबभन्दा बढी हावा दिएको यही तालिमले हो त्यस कार्यक्रममा जम्मा पाँचजना छानिएका थिए म एक थिएँ कुनै बेला कम्प्युटर खोल्न नजानेर वाल परेकी थिएँ म आज जे छु जस्तो छु त्यसमा धेरै हात त्यही तालिमको छ त्यसले मेरो व्यक्तित्व मात्र बढाएन म भित्र दबेको आत्मविश्वास र खुबी भरभराउँदै बाहिर ल्यायो सबै भन्छन् काठमाडौँमा बसेर देश चिनिन्न मेरो बुझाइमा स्वास्थ्यकर्मीले देश चिन्ने प्रयोगशाला भनेकै काठमाडौँ हो यो यस्तो खाल्डो हो जहाँ बसेर डाँडा काँडा कुना कन्दरा बिरामी भेट्न पाइन्छ थरी थरीका रोग उपचारको अभ्यासमा सरिक भइन्छ जाजरकोटबाट ल्याएका पखालाका बिरामीदेखि सर्लाईबाट आएका इन्चेपलाइटिसका बिरामीसँग भेट हुन्छ क्यान्सरदेखि एडस लागेकासम्म दुर्घटनामा हाड भाँचिएका घाइतेदेखि आङ खसेका महिलासम्म उनीहरूकै मुखमा देशभरिका स्वास्थ्य सेवाको बिहाल थाहा हुन्छ पर्याप्त स्रोत साधन नपाएका दुर्गम जिल्लामा गएर एक्लै काम गर्नु छ भने काठमाडौँको अनुभवले तिखार छ भन्ने मलाई लाग्छ म पनि दिनदिनै आफूलाई तिखार्दै थिएँ मान्छेले परिपक्व हुन कि दुःख भोग्नुपर्छ कि देख्नुपर्छ मैले दुवै अवसर पाएँ दुःखमा जन्मिएँ दुःखमै हुर्किएँ भरतपुर अस्पतालमा चार वर्ष काम गर्दा बिरामीसँगको सङ्घर्षले दुःखको अर्को पाटो पनि खुलस्त भयो हाम्रो शरीरलाई ईश्वरको अमूल्य वरदान भनिन्छ जब बिरामीको चितकार सुने मलाई यही शरीर दुःखको घर हो भन्ने लाग्थ्यो नर्सको काम कस्तो हुँदो रहेछ भने उनीहरूको दुःखलाई एकदमै नजिकबाट हेर्नुपर्ने महसुस गर्नुपर्ने मलहम लगाउनुपर्ने डाक्टरहरूले भन्दा कता हो कता बढी भरतपुर अस्पतालमा मैले कति बिरामी उपचार गरेँ त्यसको गन्ती नै छैन त्यसमध्ये तिनवटा यस्ता केस सामना गर्नु पर्यो जसले मेरो अन्तरआत्मालाई भित्रदेखि हल्लाइदियो पहिलो केस थियो सात वर्षीय बच्चीको आफ्नै काकाको अठार वर्षीय छोराले बलात्कार गरेको थियो उनीमाथि ती बच्चीलाई सम्झँदा अहिले पनि मेरा आँखा रसाउँछन् पाटे गरेर पिसाब थैले छिया छिया भएका थिए जिउभरि घावै घाउ अपरेसन गर्दा बेहोस गराउने डाक्टर नभएर म आफैले गराएकी थिएँ स्त्री रोग सम्बन्धी डाक्टर नभएकाले जनरल सर्जनले अपरेसन गर्नु परेको थियो त्यति सानी बच्ची बलात्कारको शिकार भएको घटनाले मलाई निकै भावुक बनायो भरतपुर छेउछाउको सुगम ठाउँमा त यस्तो दुर्दशा छ भने गाउँमा कति बालिका घरेलु हिंसाको शिकार भइरहेका होलान् कतिले घरेलु हिंसापछि अस्पतालको मुखै देख्न नपाए ज्यान गुमाइरहेका होलान् यस्ता प्रश्न सुई रोपिए जस्तो मेरो मुटुमा गढे यी बालिका करिब दुई महिना अस्पताल बसेर निको भएर गइन् म दिनहुँ उनलाई भेटेर मात्र आफ्नो काममा लाग्थेँ अर्को केस आयो साठी वर्षीय महिलाको प्रवृत्ति ती महिला बसाइ सरेर चिताउन आएकी थिइन् मेरै आमा मार्फत अस्पताल आइपुगेकी ती महिलाको केस सुनेरै छक्क परे म उनको आङ पाठेघर कसैको अठार वर्ष पुगिसकेको रहेछ लाज शरमले कसैलाई भनिनु होली ठुलो टर्च लाइटको ब्याट्री छोप्ने ढक्कनीलाई प्लास्टिकले बेरेर गोलो बनाइछन् र त्यसैमा पाटेघर अड्काएर भित्रै छिराइछन् आमा बाबा कसैले आफ्नो शरीरसँग यतिसम्म खेलवाड गर्न सक्छ भन्ने मैले कल्पनै गरेको थिइनँ कस्तो भने वर्षौँदेखि प्लास्टिकभित्र छिराएर राखिएकाले मासुसँगै पुरै टाँसिसकेको रहेछ छुट्याउनै गाह्रो निकै लामो अपरेसन गर्नु उनको अपरेसन लामो हुने बित्तिकै बिरामीलाई बेहोस बनाउनु पर्ने एनिस्थिसियाको काम सकसपूर्ण हुन्छ हावा निस्कन्छ हामी बेहोस गराउनेको यस्तो घटनामा अपरेसनपछि बिरामीले सास नफेर्लान् भनेर मलाई आफ्नै सास जाला जस्तो हुन्छ फेरि त्यति बेला भरतपुर अस्पतालको अपरेसन कक्ष अहिलेको जस्तो कहाँ थियो र अक्सिजनको मात्रा नाप्ने मिसिन धरी थिएन हातले छामेर आँखाले हेरेर अक्सिजन पुगे नपुगेको खुट्याउनु पर्थ्यो म घरिघरि कपडाभित्र हात घुसारेर बिरामीले सास फेरेको छ कि छैन जाँच्थेँ रगतको रङ हेरिरहनु पर्थ्यो लारी गुराँसको फुल जस्तो छ भने अक्सिजन पुगेको छ काडा रातो छ भने अक्सिजनको मात्रा बढाउनु पर्यो हातखुट्टाको नङ थिचेर पनि थाहा हुन्थ्यो नङ थिचेर छोड्दा रातो भयो भने ठिक छ होइन सेतो भयो भने मुटु र फोक्सोले राम्ररी काम गरेको छैन भन्ने बुझ्नु पर्यो एनेस्थिसियामा बस्दा बिना उपकरण बिरामीको अवस्था मापन गर्ने विधि मैले उही डब्लुएचओको तालिममै सिकेकी हुँ धनमती बुढी आमाको अपरेसन सफल भयो उनी बाँचिन् मेरो मुटु भने भतबत्ती पोल्न थाल्यो यस्ता कति महिला होलान् जो वर्षौँदेखि रोग पालेर आफ्नो पीडा लुकाइरहेका छन् प्रजननसँग जोडिएका यस्ता समस्या हत्तपत्त भनिहाल्न महिलाहरू लजाउँछन् ती लाज कति दिदीबहिनीलाई मृत्युको मुखमा पुर्याइरहेको होला सहरमा स्वास्थ्यका ठुल्ठुला कुरा गरेर के गाउँ गाउँका लुकेका यस्ता रोग निदान हुन्छन् त्यसका लागि हामी स्वास्थ्यकर्मीले सहरको माया मारेर गाउँभित्र छिर्नु पर्छ कि पर्दैन यी प्रश्नले पनि मेरो मुटु छिया छिया पारे तेस्रो केस थियो मनाङबाट आएकी सत्ताइस वर्षीय महिलाको सुत्केरी व्यथा लाग्ने बेला अत्याधिक रगत बगेको थियो बच्चा टाउकोतिरबाट निस्कनु पर्नेमा हात निस्केको थियो पहिला हात निस्किएपछि पुरै ज्यान बाहिर आउन सम्भवै भएन अनि त मैला बेहोस थिएन बच्चाको बाहिर निस्केको हात सुन्निएर निलो भइसकेको थियो छाला काट्दा पनि एक थोपा रगत नआउला जस्तो हामीले त आमा र बच्चा दुवैको माया मारिसकेका थियौँ कस्तो हालत थियो भने अपरेसन गरे भने बाँच्ने होइन नगरे त झन् बाँच्ने नै भएन हामीले एकचोटि प्रयास गर्ने निदो गऱ्यौँ अपरेसन भयो बच्चा बाहिर निकाल्यौँ मरिसकेको रहेछ महिला बेहोसै थिइन् जिउमा रगतको मात्रा अति कम थियो दुई ग्राम मात्र सामान्यतया अपरेसन गर्न नौ ग्राम रगत हुनुपर्छ रगत नपुगेर आमाको घाउ भरिँदै भरिएन पेट हङ्गै थियो भित्र आन्द्रा र पाटेघरसम्म देखिने दुई साताको बिचमा आठ पोकाभन्दा बढ्ता रगत दिएपछि बिस्तारै घाउ भरिन थाल्यो ती महिला बाँचिन् बाबा महिलाहरूको यस्तो दुर्दशा उनी अलि हुने खाने घर्किरहेछन् अस्पताल गए बाँचिन्छ भन्ने थाहा पाएर मनाङदेखि आइपुगे गाउँमा यसै गरी बच्चा जन्माउन नसकेर कति आमा त्यसै मरिरहेका होलान् राम्ररी सुत्केरी नगराउँदा कति बच्चाले आँखै खोल्न पाएनन् होला सहरमा त धेरै स्वास्थ्यकर्मी छन् गाउँ जान चाहने कोही हुँदैनन् धेरैलाई डाक्टर वा नर्सिङ पढ्दा लागेको खर्च उठाउनकै ध्यान न छ व्यापार बनेको छ स्वास्थ्य सेवा पढाइमा यति लगानी भयो यति वर्षभित्र कमाउनै पर्छ यस्तो सोच रहन्जेल को जाने गाउँ के स्वास्थ्य सेवा भनेको सहरको निम्ति मात्र हो गाउँलेहरूले बिजुली बत्ती नपाउने बाटोघाटो नपाउने स्कुल कलेज नपाउने र हुँदा हुँदा उपचार पनि नपाउने सिटामोलसम्म खाना नपाई मर्नुपर्ने प्रश्नै प्रश्नले झिलिएर म उकोस मुकोस भइरहेकी थिएँ बिरामीसँग निकटता र दुःखी पीडाको प्रत्यक्ष अनुभूतिले मलाई नर्सका रूपमा परिपक्व बनाउँदै लग्यो र मान्छेको रूपमा पनि मैले बालाई सोध्न छाडिसकेकी थिएँ बा हामी गरिब छौँ है किनकि मैले बुझिसकेको थिएँ हामीभन्दा दुःखी त कति छन् कति जीवन र जगतलाई हेर्ने दायरा फ्राकिलो हुँदै थियो त्यति बेलै मैले ठहर गरेँ म समुदायमै गएर काम गर्छु रोगको उपचार मात्र स्वास्थ्य सेवा होइन रोगसँग जोडिएका अन्धविश्वास तोड्नु र रोगको जरा उखेल्नु पनि हामी स्वास्थ्य कर्मीकै दायित्व हो सहरलाई म नभए पनि केही फरक पर्दैन गाउँलाई नभई हुन्न म पढाइ सकेर जुम्ला नै जान्छु बाले भन्नुभएको जुम्ला पाले मेरो मन मस्तिष्कमा जुम्लाको जरा रोपिदिनु भएको थियो भरतपुर अस्पतालको बसाइमा त्यो जरा घना वृक्षमा बदलियो मैले शिक्षण अस्पताल महाराजगञ्जमा दुई वर्षीय नर्सिङ स्नातक पढ्न सुरु गरेँ दसजनामा चौथो नम्बरमा नाम निकालेकी थिएँ मेरो विषय थियो सामुदायिक स्वास्थ्य सेवा त्यो विषय छनौट जुम्ला जाने तयारीकै प्रारम्भ थियो नर्सिङ स्नातक पढ्ने क्रममा कर्णालीको दुर्गति र विकराल स्वास्थ्य स्थितिबारे मलाई अझ राम्रो ज्ञान भयो जुम्लाको कर्णाली प्राविधिक केन्द्रबाट आएका केही साथीले त्यहाँका थप बेहाल बताए जुन बाले सुनाउनु भएको थिएन खास गरी बिरामी हुँदा भोग्नुपर्ने दुःख सुनेर मेरो निधारबाट चिट चिट पसिना छुट्यो एकजना सिनियर दिदी हुनुहुन्थ्यो जुम्ला प्राविधिक केन्द्रमा पढाउनु भएको उहाँ मेरै समूहमा पर्नुभयो उहाँसँग कुरा गर्दा मलाई जुम्ला पुगे जस्तै लाग्थ्यो यसबिच मैले स्वास्थ्य शिक्षामा स्नाकोत्तर पनि पुरा गरेँ त्यही बेला यस्तो अवसर आयो जसले मेरो जिन्दगीलाई नै नयाँ बाटोतिर मोडिदियो मैले बेलायत अन्तर्राष्ट्रिय विकास विभाग डिएफआइडीको सुरक्षित मातृत्व कार्यक्रममा जागिर खान आवेदन दिएकी थिएँ अन्तर्वार्तामा डाकियो गएँ संजोग नै भन्नुपर्छ उनीहरूले सोधे जुम्ला र नवलपरासीमा कार्यक्रम सुरु हुँदैछ तपाईँ कहाँ जान चाहनुहुन्छ सबैलाई थाहा छ निधाएपछि सपना देखिन्छ मेरो अनुभवमा जसले सपना देख्छ ऊ निदाउन नसक्दैन मैले सानैदेखि जुम्लाको सपना देखेकी थिएँ बाले देखाइदिनु भएको थियो त्यो सपना मेरी छोरी पढेर ठुलो मान्छे भएपछि जुम्लाका गरिबहरूको सेवा गर्न जान्छे बाको यो भनाइले मलाई सधैँ पन्छ्याइरह्यो कसरी पुग्ने होला कहाँबाट अवसर आउला वर्षौँपछि त्यही सपना मलाई आफूतिर डोर्याउन आएको थियो मैले बाको अनुहार सम्झेँ उहाँले सुनाउनुभएका कथा सम्झेँ ती महिलालाई सम्झेँ जसले दिनभरि हात गोडा धोएनन् मलाई अन्धकारमा एकाएक बिजुली चम्की जस्तै भयो हतपत्त जवाब दिइहालेँ म त जुम्ला नै रोज्छु मैले जुम्ला जाने कागजमा हस्ताक्षर गरेँ मलाई कहिले यो खबर बालाई सुनाऊ भइरहेको थियो म उहाँले भनेकै जुम्लाका गरिबको सेवा गर्न जान लागेकी थिएँ त खबर सुन्न साथ खुसीले होला भन्ने लाग्यो एकाएक मेरो दिमागमा नयाँ कुरा खेल्न थाल्यो के बा साँच्चीकै मलाई जुम्ला पठाउन तयार हुनुहोला त्यति बेला पो शान्ति थियो सुरक्षा थियो अहिले त जुम्ला भनेको माओवादी द्वन्द्वले थिलथिलो भएको ठाउँ दिनरात हत्या हिंसाका खबर आइरहन्छन् आदर्श एउटा ठाउँमा होला तर बाबुको मन नहो आफ्नो छोरीलाई द्वन्द्वको समयमा एक्लै त्यति टाढा पठाउन कसरी तयार हुनुहोला र त्यसमाथि भरतपुर अस्पतालको स्थायी जागिरी छाडेर मैले बालाई राम्ररी चिनेकी थिएँ पहिले जेसुकै भने पनि उहाँ कुनै हालतमा मान्नुहुन्न भन्ने ठहर गरे उहाँलाई एक वचन भन्दै नभनी घर छाड्न पनि मन मानेन मैले लामो भूमिका बाँधेर कुरा मिलाइ मिलाइ उहाँलाई जुम्लाको खबर सुनाएँ मैले सोचेको ठिक रहेछ उहाँले मुख बिगार्नुभयो नगइदिए हुन्थ्यो जस्तो गर्नुभयो भन्नुभयो भइरहेको स्थायी जागिरी छाडेर हिँड्नु र मैले जानेसम्म जुम्लाको बारेमा कहिले राम्रो कुरा सुनेकी थिएन कर्णालीका जिल्ला जुम्ला हुम्ला डोल्पा मुगो र कालीकोटको नाम आउने बित्तिकै गरिबी र दुर्गम जस्ता विशेषण जोडिएर आइहाल्छन् अखबारमा पनि प्राय नराम्रै खबर छापिन्छन् कहिले खाद्यान्न अभावले घेरेको हुन्छ कहिले झाडा मान्छे मरिरहेका हुन्छन् भाइरल इन्फ्लुएन्जाको प्रकोप यही छ वर्षेनी सयौँ व्यक्ति काम खोज्न भारत छिर्नुपर्ने बाध्यता पनि यही छ त्यही भएर होला म जुम्ला जाँदैछु भनेर सुरुमा त साथीहरू कसैले भत्याएनन् साँच्चै रहेछ भने थाहा पाएपछि पनि सबैले मलाई उडाए कतिले पैसा कमाउन जान लागे कि भनेर खिसी गरे कतिले धेरै दिन टिक्न सक्दिन भने कतिले माओवादी द्वन्द्वको डर देखाए भने दिनरात मान्छे मरिरहेका बेला मगज बिग्रिएकाहरू मात्र जुम्ला जान्छन् श्रोतागण आज वाचन गरेको कृति खलङ्गामा हमाला एउटी नर्सको डायरी हो उक्त कृतिलाई पृष्ठ बिससम्म वाचन गरेर रोकेको छु आजको श्रृङ्खलामा वाचन गरेको यस भाग तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि दिनुहोला र मन पर्यो भने यस च्यानललाई सब्सक्राइब र सेयर पनि गरिदिनुहोला यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद छ आजको यस श्रृङ्खलालाई यही समापन गर्दछु यस कृतिका बाँकी रहेका भागहरूलाई ल्याएर उपस्थित हुने नै छु त्यतिन्जेलसम्मका लागि बिदा हुन चाहन्छु आज्ञा दिनुहोस् हस्त नमस्कार